नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच समयगाडसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा सूर्य क्षेत्रको विकासका लागि नेपाल सरकारले ल्याएको नयाँ नियमले चितवनलाई पनि प्रभाव पारेको छ सूर्य क्षेत्र अन्तर्गत चितवन जिल्लाका अधिकांश भाग समेटिएपछि यस क्षेत्रका खोला नालामा लगाइएको ठेक्का स्वत रद्द भएको छ चितवनको स्थानीय प्रशासनले खोला नालाबाट ढुङ्गा गिटी बालुवा उठाउन रोक लगाइसकेको छ चुरे संरक्षण कार्यक्रम अन्तर्गत असार साउन र भदोमा आन्तरिक निकासी रोकिएको छ चितवन जीविसको मुख्य आन्तरिक आमदानीको स्रोत मानिएको खोला नालाका ढुङ्गा गिटी निकाल्न रोक लगाएपछि जीविसको आमदानी झण्डै एक करोड़ गुम्ने भएको छ यस चालु वर्षका लागि केही खोलाको ठेक्का सम्झौता भएको थियो भने केही हुने तयारीमा थियो जिल्ला विकास चितवनका कर्मचारी स्रोतका अनुसार खगिरी जुगेडी र पम्पा खोलाको सम्झौता भइसकेको थियो चौतिस प्रतिशत धरोटीका साथै आवश्यक बैंक ग्यारेन्टी पनि सम्बन्धित ठेकेदारले तय गरिसकेका थिए ती कर्मचारीले भने अन्त्यमा सबै ठेक्का रद्द हुन पुग्यो राष्ट्रपति चूर्य संरक्षण कार्यक्रम अन्तर्गत भरतपुर नगरपालिका नम्बर एक रत्नगर नगरपालिकाको पुरै क्षेत्र र चितवन राज निकुञ्ज परेका छन् चितवनमा दुई नगरपालिका थप गर्नु अघि गरिएको वर्गीकरण अनुसार पैंतिस गाविस चुरे संरक्षण क्षेत्रभित्र परेका छन् यसरी हेर्दा जिल्लाको सबै क्षेत्र चुरे संरक्षणभित्र परेको छ कुल एक लाख अठासी हजार आठ सय अन्ठाउन्न हेक्टर क्षेत्रलाई चुरे क्षेत्र भनिएको छ बचेली दिव्यनगर गीतानगर गुन्जानगर जगतपुर लोथर खैरानी कुमरुज मंगलपुर मेगौली पदमपुर पार्वतीपुर पटिहानी शारदानगर शुक्रनगर र शिवनगर गाविसका सबै ओडा चुरे क्षेत्र घोषणा भएका छन् यस आर्थिक वर्षका लागि सबैभन्दा बढी कैरखोलामा चालिस लाख पाँच हजार बराबरको ठेक्का आह्वान गरिएको थियो आन्तरिक आय स्रोत कमजोर रहेको यस जिल्लामा खोलाको ठेक्का पनि रोकिएपछि थप संकट परेको छ खगेरी खोलामा सत्र लाख थाङबुङमा एक लाख त्रिपन्न हजार लदरी खोला छ लाख पचास हजार जुगेरी खोला बीस लाख र पम्पा खोलामा दस लाखमा ठेक्का गरिएको थियो सम्बन्धित खोलामा ठेक्का रोकिएपछि स्थानीय प्रशासनले खोलाबाट ढुङ्गा गेट निकासीमा स्थानीय प्रशासनले रोक लगाएको छ जिल्ला प्रशासन कार्यालय चितवनले आर्थिक वर्षमा राहदानी सिफारिस गरे बापत कुल आठ करोड़ तेत्तीस लाख साठी हजार रूपियाँ संकलन गरेको छ प्रशासनको कुल राजस्व आमदानी भने आठ करोड़ तिरानब्बे लाख छब्बीस हजार नौ सय उन्नाइस रुपियाँ रहेको प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले बताउनुभयो प्रशासनबाट कुल सोह्र हजार तीन सय बयासी जनाको राहदानी सिफारिस भएकोमा उल्लेखित राजस्व संकलन भएको हो चितवन प्रशासनबाट गत आर्थिक वर्ष दुई हजार सत्तर इकहत्तरमा कुल तीस हजार चार सय बयासी जनाको राहदानी सिफारिस परराष्ट्रमा पठाइएको थियो कुलमध्ये चौध हजार एकहत्तर जनाले भने द्रुत मार्गबाट राहदानी बनाएका छन् दस हजार तिरेपछि द्रुत मार्गबाट राहदानी बनाउन सकिने व्यवस्था छ जिल्ला प्रशासन कार्यालयबाट सिफारिस भई यहीबाट लिँदा भने जम्मा पाँच हजार लाग्दछ साक्षर चितवन घोषणा गर्ने तयारी गरिरहेको चितवनमा एकजना निरक्षरलाई साक्षर बनाउन सरकारले चार सय सात रुपियाँ खर्च गरेको छ चितवनमा विगत दुई वर्षमा साक्षरताका लागि भएको खर्च र साक्षरताको अवस्थालाई हेर्दा यो तथ्य देखिएको हो चितवनमा यो अभियान दुई हजार उनासत्तरी सत्तरीबाट सघन रूपमा शुरू भएको हो दुई हजार उनासत्तरी पुष दस गते बसेको जिल्ला शिक्षा समितिको बैठकले जिल्लालाई पुनः साक्षर बनाउने गरी साक्षर चितवन अभियान सञ्चालन गरेको थियो साक्षर नेपाल अभियान अन्तर्गत साक्षर चितवन सञ्चालनमा ल्याइएको हो विगत दुई वर्ष यता चितवनमा तिहत्तर हजार दुई सय पचास जनालाई साक्षर बनाइएको जिल्ला शिक्षा कार्यालय चितवनको तथ्याङ्क छ जसका लागि अभियान अन्तर्गत दुई करोड़ अन्ठानब्बे लाख रुपियाँ खर्च गरिएको छ पञ्चानब्बे प्रतिशत साक्षर भएको स्थान वा ठाउँलाई साक्षरताका लागि हिसाबले पुनः साक्षर क्षेत्र बनाउन घोषणा गर्न सकिने व्यवस्था छ साक्षरता अभियान अन्तर्गत जिल्ला शिक्षा कार्यालय चितवनले गएको आर्थिक वर्षमा एक हजार सात सय त्रिहत्तर कक्षा सञ्चालन गरेको थियो जसबाट त्रिचालिस हजार सात सय जनालाई साक्षर बनाएको थियो यो वर्ष दुई करोड़ बत्तीस लाख रुपियाँ खर्च भएको देखिन्छ अघिल्लो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा भने चितवनमा सञ्चालित कार्यक्रमबाट उनातिस हजार पाँच सय पचास साक्षर भएका थिए जसका लागि छैसठी लाख पन्ध्र हजार रूपियाँ खर्च भएको जिल्ला शिक्षा कार्यालय चितवनको तथ्याङ्क छ घिउकुमारी एलोभेरा खेती गरेका किसानहरूले आफूहरू मर्कामा परेको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा प्रदर्शन गरेका छन् भरतपुरमा रहेको पाम एग्रोटेक नामको निजी कम्पनीले देशभरबाट एलोभेराको पात र बिरुवा खरिद गर्ने सहमति गरेको थियो कम्पनीले सहमति अनुरूप काम नगरेको भनेर देशभरका किसान चितवनमा भेला भएका छन् धेरै आमदानी हुने आशामा किसानहरू यो नौलो खेतीप्रति आकर्षित भएका थिए कम्पनी ले किसानहरूसँग लिखित सहमति नै गरेका कारण उनीहरू ढुक्क पनि भएका थिए तर सहमति पूरा नभएपछि भरतपुरमा भेला हुन आएका किसानहरूको उजुरीका आधारमा प्रहरले कम्पनीका अध्यक्षलाई पक्राउ गरेको छ नेपालमा अमेरिका ल्याटिन अमेरिका अस्ट्रेलिया चीन मलेसिया रूस जापान र भारतबाट वर्षेनी अर्बङको एलोभेराको जुस आउने गरेको पाम एग्रोटेकले निकालेको विवरणमा उल्लेख छ आयुर्वेदिक औषधि कम्पनी अन्य औषधि कम्पनी सौन्दर्य प्रसाधन उद्योग खाद्य उद्योग र व्यक्तिगत तवरमा जुस खानेहरूका कारण एलोभेरा बिक्री गर्न कुनै गाह्रो नहुने कम्पनीको भनाई थियो नेपालमा मात्र नभएर विदेश निर्यात गर्ने योजना समेत किसानहरूलाई सुनाइएको थियो चितवनको नानगढबाट प्रहरीले हिजो अवैध पन्ध्र हजार कुखुराको चल्ला सहित दुईजनालाई नियन्त्रणमा लिएको छ नियन्त्रणमा लिएको चल्ला भने हिजै नष्ट गरिएको छ विशेष सुराकीको आधारमा चेक जाँच गर्ने क्रममा वडा प्रहरीकाले नानगढले पुल्चोकबाट ना तीन ख सत्तरी पचपन्न नम्बरको ट्रक सहित अवैध चल्ला नियन्त्रणमा लिएको हो नवलप्रासीबाट चितवनको टाँडी र हेटुँडा लैजान ल्याउँदै गरेको अवस्थामा सो परिणामको चल्लासहित दुईजनालाई नानगढको पुल्चोकबाट नियन्त्रणमा गरिएको ओडा प्रहरी कार्यालय नारायणगढ़का प्रहरी निरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ट्रकमा चेक जाँच गर्दा अवैध रूपमा भारतबाट ल्याइएको चल्ला प्रहरीले बरामद गरेको जिल्ला पशु सेवा कार्यालय चितवनका पशु चिकित्सक महेन्द्र शाहले जानकारी दिनुभयो प्रहरीले बरामद गरेको अवैध चल्ला पशु पंक्षी क्वारेन्टाइन चेकपोस्ट आमटारीलाई बुझाइएको थियो बरामद भएको चल्ला पशु सेवा कार्यालयले प्रहरीको रोहबरमा हिजो नै नष्ट गरेको हो Gracias. चितवन र मकवानपुरको सिमाना मनहरीमा पर्ने लोथर लोथरपोलको पूर्वपट्टिको ड्याम र बगरमा वृक्षारोपण अभियान शुरू गरिएको छ र बाढ़ी पहिरोको प्रकोप रोक्ने उद्देश्यका साथ चितवन राष्ट्र निकुञ्ज अन्तर्गतको लोथर मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सो वृक्षारोपण कार्य गरिएको समितिका उपाध्यक्ष एवं वृक्षारोपण अभियानका संयोजक अशोक साकीले जानकारी दिनुभयो यता पूर्वी चितवनको पञ्चकन्या सामुदायिक वनमा पनि हिजो वृक्षारोपण गरिएको छ वनको खाली जग्गामा जग्गामा करिब एक हजार सात सयवटा विभिन्न जातका बिरुवाहरू लगाइएको वनले जनाएको छ नेपाली कंग्रेस नगर समिति रत्नगरको आयोजनामा हिजो बीपी चिन्तन र वर्तमान सान्दर्भिकता विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ बीपी कोर्लाको एक सयौं जन्म जयन्तीको अवसरमा आयोजना गरिएको प्रतियोगितामा युनिक एकाडेमीका विराज खनाल प्रथम भएका छन् भने स्काई राइडर आवासीय माविका उत्सव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 दिनभर जसो घाम लाग्ने महाशाखाको भनाइ छ मौसम हेरिसप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो मौसम सम्बन्धी सँगै आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खनाल आज्ञा चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटो